रातै गाला रातै गाला रातै गाला रातै गाला रातै गाला रातै बैसले हो कि लाजैले हो कि यो कन्छीको गाला रातै हो यो कन्छीको गाला रातै बाटो छेकेनी जाने नि गइहाल छ पक्री रोकेनी हो आउने नि हाल छ बाटो छेकेनी जाने नि गइहाल छ पक्री रोकेनी आउनेले नि जानेले नि आउनेले नि जानेले त्यसैले हो कि यो कान्छीको गाला रातै नले नि लिँदा पनि दिदा पनि लिँदा पनि दिदा पनि भइ त हाल्छ नि खुल्दुली खुल्दुलीले हो कि अनि दोले हो कि यो कान्छाको आँखा रातै हो यो कान्छाको आँखा रातै गाला रातै गाला रातै गाला रातै गाला रातै गाला रातै गाला रातै बैसले हो कि लाजैले हो कि यो कान्छीको गाला रातै हो यो कान्छीको गाला रातै